6 MHz. एकको साथमा दस बज्यो तपाईँले दस बजेको समाचार सुनिसक्नु भएको छ समाचार पश्चात रातको एघार बजीसम्म रेडियो बिजन एकानब्बे दशमलव छ मेघार्समा गुन्जने गर्छ कार्यक्रम मुक्तकमाला मुक्तकमाला लिएर यो साता पनि उपस्थित भइसकेको छु म मदन भण्डारी तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार एकानब्बे दशमलव छ मेगार्समा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि त्यस्तै गरेर W W W dot radiovision dot com dot NP log on गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ हामीलाई त्यस्तै लाग्छ कार्यक्रममा हामी तपाईँहरूले नि पठाउनुभएका मुक्त खरपहरू राख्ने गर्छौँ मुक्तकारहरूसँगको भलाकुसारी राख्ने गर्छौँ मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौँ आजको यो अङ्कमा तपाईँहरूले नि मायल हिस्नेले पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खरबहरूको साथमा म उपस्थित भएको छु हेरौँ निर्धारित समयभित्र कति सक्छु म मुक्त राख्न हामी सँगै रहनुहोला रेडियोभिजन सुन्दै रहनुहोला तपाईँको पनि मुक्तक मसँग छ आँसु दिएर गयो जानेले मनभरि पीडा दिएर गयो आँसु दिएर गयो जानेले मनभरि पीडा दिएर गयो मेरो भागको सुख जति पनि सबै उसैले जिएर गयो सुनेको थिएँ जानेले केवल याद छोडेर जान्छ भन्ने तर कोही गयो यसरी मानौ मेरो जिन्दगी लिएर गयो यो मुक्त मुक्तकार सुनिल अधिकारीजीको काठमाडौँ उहाँको घर हो आजको कार्यक्रम मुक्तक मालामा मुक्तकार सुनिल अधिकारीजीका यिनै मिठा मुक्तकरहरूसँगै मुक्तकको सिलसिला श्रोता मैले सुरु गर्न चाहेँ निकै लामो समय पश्चात भेट भयो मुक्तक मालामा उहाँसँग मुक्तकार सुनिल अधिकारीजीको नेपाली मुक्तक प्रतिको मुह साँच्चै लोभ लाग्दो छ श्रोता कार्यक्रममा म ढिला नगरिकन अर्को मुक्तक लिन्छु यो समयमा मसँग मुक्तक छ जनक बिसी बिन्दासीको सुदूरपश्चिम अछाम उहाँको घर हो साइनो टुट्यो आशा मर्यो यही सोच्नु तिमी साइनो टुट्यो आशा मर्यो यही सोच्नु तिमी मनको मान्छे बसै सर्यो यही सोच्नु तिमी मुटु दुख्ला आँसु छर्ला मेरो याद आयो भने फुल थियो ओइली छर्यो यही सोच्न तिमी ओहो यो मुक्ताक जनक बिसिसीको हजुर सुदूरपश्चिम अछामुवाको घर हो अर्को मुक्ताक छ श्रोता मसँग सुरेश जाग्रीजीको बझाङ उहाँको घर हो जमाएर आँखामा आँसुको दह चालक बन्न पुगेछौ जमाएर आँखामा आँसुको दह चालक बन्न पुगेछौ अरूको सामु फोखेर मनका बह चालक बन्न पुगेछौ आफ्नो मालिक आफै भन्नेलाई यति सोध्न मन छ के कारण अरू के जिन्दगीको सह चालक बन्न पुगेछौ सुरेश जागरी उहाँकी मुक्तक तपाईँहरू समक्ष राखेँ मुक्तक मालालाई मिठो माया यसरी नै उहाँले बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग गणेश तिमल सिन्हा गतिजीको गणेशमान चारनाथ नगरपालिका धनुषा उहाँको घर हो मान्छे मर्नलाई लास पर्छ भन्ने छैन मान्छे मर्नलाई लास पर्छ भन्ने छैन हृदयमा प्रेम गर्नेले छुनै पर्छ भन्ने छैन कयौँ यस्ता व्यथाहरू जीवनमा हुन्छन् देखाउन अनिवार्य रुनै पर्छ भन्ने छैन हो नि यो मुक्तक गणेश तिमल सिनासीको अर्को मुक्तक उहाँसँग मुक्तकार हुनुहुन्छ अनुरागी विनोद गैरेजी गनपान स्याङ्जा उहाँको घर हो उहाँले मलाई सम्झना भन्नुभएको छ सम्झना तपाईँलाई उस्तै सम्झना सम्पूर्ण मुक्तक माला सुनेर बस्नुभएका साहित्यिक मनहरूमा भन्दै मुक्तकमा यसो भन्नुभएको छ फुल बनेर डाली छोडी छर्न पनि सक्छु सानो फुल बनेर डाली छोडी झर्न पनि सक्छु सानो तिमीले भन्छौ भने यस्तो गर्न पनि सक्छु सानो मेरो मृत्यु तिम्रो निम्ति खुसीको पल बन्छ भने तिम्रै लागि हाँसी हाँसी मर्न पनि सक्छु सानो अनुरागी विनोद गैरेजी सेङ्जाका मुक्तकार अर्को मुक्तक मसँग छ खुसी कलाजीको उहाँले आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ पहिलोपटक भएको हुनुपर्छ खुसी कलाजी अबको क्रममा उहाँकै मुक्तक राख्दैछु सङ्कटमा भरोसाको मुस्कान दिएर जाऊ सङ्कटमा भरोसाको मुस्कान दिएर जाऊ राष्ट्र समाजको निम्ति बलिदान दिएर जाऊ मानव निर्मित सहरमा पशुले मानवता देखायो मनुष्य हुनुको अतुलनीय पहिचान दिएर जाऊ रेडियो भिजन एकानब्बे दशमलव छ मेगार सुन्दै हुनुहुन्छ यो मुक्त खुसी कलाजीको अब नै श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौँ मसँग यो समयमा गीत रहेको छ आनन्द कार्कीजीले गाउनु भएको डाक्टर कृष्ण कृष्णहरि बरालजीले लेख्नु भएको अनि हरि लम्सालले सङ्गीत भर्नुभएको यो निकै नै मिठो गीत तपाईँको लागि गीत पश्चात पुनः म आउनेछु तपहर के मुक्त खरबहरूको को साथ में हुने पर्दा पछाड़ी नहीं जे जे हुने हो हुन्छ पर्दा पछाडि नै जे जे हुने हो हुन्छ पर्दा पछाडि नै दुखेर कोही पछाड़ी नहीं जे जे गुने हम छया पर्दा पछाड़ी नहीं हो जे जे गुने हम छया पर्दा पछाड़ी नहीं सा पछाडि नै दुखेर कोही रुन्छ पर्दा पछाडि नै जे जे भुले हो हुन्छ पर्दा पछाडि नै से सारा खुलनू हो जिंदगी गुलशन रहा से सारा खुलनू हो जिंदगी सुटू कोई सुन छाया पर्दा पछाड़ी नहीं सुटू का छाया पर्दा पछाडि नै दुखेर कोही छाया पर्दा पछाडि नै जे जे हुने हो छाया पर्दा पछाडि नै यो निकै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ रेडियो बिचन एकानब्बे दशमलव छ मेगार सुन्दै हुनुहुन्छ म तपाईँहरूले नि मायाले स्नेहले हामीलाई भएका मिठा मिठा मुक्त करफहरू राखिरहेको छु सुनको थालमा हिरा पस्की तिमीले पनि खान्नु होला सुनको थालमा हिरा पस्की तिमीले पनि खान्नु होला कमाएको सम्पत्ति सब जाँदा कुम्ल्याइ लान्नु होला बन्छौ अझै न्यायको मूर्ति देखाएर धनको पूर्ति धनमै कसुर लुकाएर जिउँदै स्वर्ग जान्नु होला यो मुक्तक मुक्तकार गोम विक्रमजीको कल्लाबारी पाल्पा उहाँको घर हो मुक्तकार गोम विक्रमजी मिठो मुक्तक लेख्नुहुन्छ मुक्तक मालालाई यसरी नै मिठो माया बाँड्दै गर्नुहुन्छ पाल्पाबाट अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ देवराज घरती मगर्सीको स्वर्गद्वारी तिन प्युठान उहाँको घर हो कसैलाई अन्जानमै प्यार गर्न सकिँदो रहेछ कसैलाई अन्जानमै प्यार गर्न सकिँदो रहेछ गन्तव्यमा नपुग्दै अलपत्र पर्न सकिँदो रहेछ युद्ध गरेको भए भाँचिन्थ्यो नभए मरिन्थ्यो प्रेम गरेकोले नभाँच्न न मर्न सकिँदो रहेछ देवराज कर्ती मगर्जी मुक्तकमा यसो भन्दै हुनुहुन्थ्यो बिउठानबाट अर्को मुक्तक मसँग छ हिरा शर्माजीको विश्वनाथ असम भारत उहाँको घर हो कर्तव्य हुन्छन् अधिकार भन्दा धेरै कर्तव्य हुन्छन् अधिकार भन्दा धेरै समर्पण हुन्छन् प्रतिकार भन्दा धेरै र पनि कन्या भ्रूणको हत्या हुन्छ सोचेर नारीलाई भन्दा धेरै हिरा शर्माजी विश्वनाथ असम भारतबाट मुक्तक मालाको यो बसाइमा अर्को मुक्तक छ मसँग कमेन्द्र शाही आजितजीको दैलेख उहाँको घर हो औधी प्रयास गर्नुहोस् बालुवाको घर हुन्न रहेछ औधी प्रयास गर्नुहोस् बालुवाको घर हुन्न रहेछ त्यसैले बगरलाई कहिले पनि डर हुन्न रहेछ बाँचुन्जेली दुई चारजना मलामी कमाउनु छ आखिर यो दुई दिने जिन्दगीको भर हुन्न रहेछ अनि कमेन्द्र शाही आजिजी दैलेखका मुक्तकार अर्को मुक्तक छ मसँग सुरज पराजुलीजीको पोखरा उहाँको घर हो विश्वास छैन बोलीको भरमा के आउँछ र विश्वास छैन बोलीको भरमा के आउँछ र शताब्दी यो अलक्षिणा घरमा के आउँछ र बाको सङ्घर्ष आमाको मेहनत बेचेर पनि महँगी नै महँगी पापी सहरमा के आउँछ र सुरज पराजुली पोखराका मुक्तकार आउँदै गर्नुहुन्छ मुक्तक मालामा यसरी नै अर्को मुक्तक छ मसँग अम्बिका खरेल उप्रेतीजीको विराटनगर उहाँको घर हो अधर्मीलाई ठेस लाग्दैन स्वर्गको बाटोमा पनि अधर्मीलाई ठेस लाग्दैन स्वर्गको बाटोमा पनि कलियुग हो विष खान्छन् स्वादले आँटोमा पनि आमालाई धरती भन्नेले भनेनन् बालाई आकाश पढिन बाका जीवनी विलिन हुँदा माटोमा पनि आहा यो मुक्तक अम्बिका खरेल उप्रेतीजीको विराटनगर उहाँको घर हो अब पनि श्रोता हामी अर्को एउटा मिठो गीत सुन्छौँ गीत पश्चात म आउनेछु पुनः तपाईँहरूकै मुक्त खराबहरूको साथमा अहिले भने म तपाईँहरू समक्ष राख्न चाहन्छु मदन कृष्ण श्रेष्ठजीले भएको पुष्पन प्रधानले लेख्नुभएको सङ्गीत भएको यो निकै नै मिठो गीत गीत पश्चात आउँछु मुक्तक माला सुन्दै रहनुहोला हेर्न पाऊ माया गरिरहन पाऊ हेरिरहन पाऊ माया गरिरहन पाऊ आभास उसको मायाको मायाको मायाको हो हो हो एउटा बहाना छ यति लामो बाटो हिँड्ने सम्झ उत्साह छैन गुमाउने डर छैन हेरिरहन पाऊ माया गरिरहन पाऊ हेरिरहन पाऊ माया गरिरहन पाऊ हेरिरहन पाऊ माया गरिरहन पाऊ यो निकै नै मिठो गीत पश्चात कार्यक्रममा पुनः स्वागत छ रेडियो बिच निकानब्बे दशमलव छ मेगार्समा माला तपाईँ सुनिरहनु भएको छ अनि म तपाईँहरूकै मुक्त खरफहरू आलो पालो लिइरहेको छु यथार्थ त थाहा छँदैछ नि मिठो सुनिँदो रहेछ यथार्थ त थाहा छँदैछ नि मिठो सुनिँदो रहेछ सुन्ने बानी पर्दो रहेछ अनि मिठो सुनिँदो रहेछ निर्थक्क साथ तिमी नै मेरो पहिलो प्रेम भन्यौ वाह तिम्रो स्वरमा छुट पनि मिठो सुनिँदो रहेछ यो मुक्तक मुक्तकार कुशल रिजालजीको गच्चपको मुक्तक लेख्नुहुन्छ धादिङ उहाँको घर हो कुशल रिजालजीको मुक्तकसँगै अर्को मुक्तक म लिन्छु मुक्तकार हुनुहुन्छ मोहन सुवेदीजी चैनपुर पाँच सङ्खुवा सभा उहाँको घर हो पीर व्यथा पढिरहे खुसीमा बहन गाह्रो भयो पीर व्यथा बढिरहे खुसीमा बहन गाह्रो भयो स्वार्थले भरिएका मनमुटुमा रहन गाह्रो भयो शत्रुसँग सङ्घर्ष गरी लड्दै गर्दा खेल मैदानमा आफ्नाले नै दिएको चोट सहन गाह्रो भयो निकै नै सुन्दर मुक्तक मुक्तकार हुनुहुन्छ मोहन सुवेदीजी अर्को मुक्तक छ मसँग पारस अधिकारी प्यासजीको छेडागाड नगरपालिका नौ बजारु जाजरकोट उहाँको घर हो सम्झिँदा सम्झिँदा बन्द नै हुन्छ धडकन सापटीमा लैजा सम्झिँदा सम्झिँदा बन्द नै हुन्छ धडकन सापटीमा लैजा रात दिन तँलाई नै सम्झाउँछ झन्झन सापटीमा लैजा यदि मसँगै भयो भने बाँच्न समेत गाह्रो पर्छ मलाई तँलाई मात्रै याद दिलाउने मेरो मन सापटीमा लैजा पारस अधिकारीजी सम्भवत पहिलो पटक हामीहरू समक्ष आउनुभयो अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ खिमा रोकाय बुढाजीको शिवालय छ जाजरकोट उहाँको घर हो सोच्ने गर्छु घरिघरि कहाँ जान्छ होला सोच्ने गर्छु घरि घरि कहाँ जान्छ होला फेरि नफर्किने गरी कहाँ जान्छ होला जीवित हुँदासम्म यही धरतीमा हुने मान्छे मरेपछि परि कहाँ जान्छ होला कि मारो काया बुढा मुक्तकार मार्मिक टङ्गले मुक्तक मालामा आउनुभयो जाजरकोटबाट अर्को मुक्तक छ मसँग कुमार पाठकजीको हेटौँडा हाल कर्मभूमि साउदी अरबदेखि भनेर मुक्तक पठाउनु भएको छ घरबाट भट्टीतिर झरेँ र पिएँ घरबाट भट्टीतिर झरेँ र पिएँ पिरतीमा केही गल्ती गरेँ र पिएँ ओर्लिँदै थियो खुसीहरू बर्सातको भेलसँगै आसातमा दुबै मरे र पिएँ कुमार पाठकजी पहिलो पटक हुनुपर्छ मुक्तक मालामा आउनुभएको मलाई त्यस्तै लाग्छ अर्को मुक्तक छ उहाँसँग प्रमिला पाठकजीको नवलपुर उहाँको घर हो छुइन सक्छ घमण्डको भाँडो याद राखिराख चुहिन सक्छ घमण्डको भाँडो याद राखिराख समय कटिरहन्छ ढिलो चाँडो याद राखिराख म आफै जान्ने मै सुन्नेछु भन्छौ कसैलाई टेर्दैनौ छ मुटुमा यादको काँडो याद राखिराख प्रमिला पाठक मुक्तकार हुनुहुन्छ उहाँ पनि मलाई लाग्छ पहिलोपटक आउनुभएको हो अब पनि हामी अर्को एउटा गीत सुन्नेछौँ नारायण गोपालजी र ज्ञानु राणाजीले भएको धर्मराज थापाजीले भएको यस गीतमा कम्पोजर हुनुहुन्छ ज्ञानु राणाजी अबको क्रममा निकै नै मिठो गीत छ गीत सुनौ गीत पश्चात पुनः तपाईँहरूकै मुक्तक लिएर आइ नै हाल्छु ढुङ्गाको छानो निकान्छी कान्छी टिनको छानो नौताले घरको बाहसम्म सुन मेरी निर्माया तिम्रो र हाम्रो भेटर घाटैमा यो माया नै जाउँ कहाँसम्म सुन मेरी निर्माया सैर काट्यो नि गोगन डाले सेतिलो ठाउँमा साप होला सुन मेरो निर्माया बोलेर मात्रै नि के फाइदा हुन्छ रिसानी भए माप होला सुन मेरो निर्माया रेडियोभिजन एकानब्बे दशमलव छ मेगार श्रोता सुन्दै हुनुहुन्छ मुक्तक माला यो समयमा तपाईँको रेडियो सेटमा गुन्जिरहेको छ कार्यक्रममा तपाईँहरूकै मुक्त खराबहरू आलो पालो म लिइरहेको छु गरियो भने एकदमै ढिला छुट्टिनुपर्छ गरियो भने एकदमै ढिला छुट्टिनुपर्छ मुटुमा राखेर ती खाकिला छुट्टिनुपर्छ समयको भुमरीमा अल्छिएर मान्छे भेट हुनको लागि पहिला छुट्टिनुपर्छ यो मुक्तक मुक्तकार केशव शाहीजीको महापु गाउँपालिका एक खरि गइरा तैलेख उहाँको घर हो मुक्तकार केशव शाहीजी कच्चपको मुक्तक लेख्नुहुन्छ अर्को मुक्तक छ उहाँसँग मोहन बाबु ओलीजीको रुकुम पश्चिम उहाँको घर हो बसी बसी नै मिल्छ कि धन सोचेको थिएँ बसी बसी नै मिल्छ कि धन सोचेको थिएँ अरू त अझ के के हुन्छन् सोचेको थिएँ आएर परदेशमा काम गर्नु पर्दो रहेछ है मैले परदेशमा पैसा फल्छन् सोचेको थिएँ मुक्तकार मोहन बाबु ओलीजी रुकुम पश्चिम उहाँको घर हो मिठ मिठो ढङ्गले मुक्तक मालामा आउनुभयो अर्को मुक्तक छ मसँग कमला भण्डारी ढकालजीको आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ उही पल उस्तै उत्सव कतै बैराग छुट्टा छुट्टै हुँदा उही पल कतै उत्सव कतै बैराग छुट्टा छुट्टै हुँदा प्रारब्ध अनि मेहनतको भाग छुट्टा छुट्टै हुँदा धड्कन चल्दैछ या रोकियो बुझ्दैन मान्छे सिन्दुरको हात हृदयको माग छुट्टा छुट्टै हुँदा निकै मन छुने ढङ्गले कमला भण्डारी ढकालजी आउनुभयो अर्को पाला आउँदा मुक्तकार कमला भण्डारी ढकालजीले सम्पर्क ठेगाना पनि पक्कै लेख्नुहुनेछ अर्को मुक्तक म कार्यक्रममा लिन्छु उहाँसँग मुक्तक छ प्रकाश महरा मुक्तक प्रेमीजीको सुर्नयाचार बैतडी उहाँको घर हो दुखी रहेको यो मन काम लागेन दुखी रहेको यो मन काम लागेन तिम्रो लागि साँचेको जीवन काम लागेन हिजो अस्ति सम्सनाले दिएको त्यो चिनो तिमीले छोडेपछि त छन् काम लागेन प्रकाश महराजीको मुक्तक मैले लिएँ अर्को मुक्तक छ मसँग हंसा तिमल सिन्हाजीको पञ्चदेवन विनायक नगरपालिका अछाम उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ बदनामी पाउन पर्ने ठाउँमा इज्जत पायो अचम्म लाग्छ बदनामी पाउन पर्ने ठाउँमा इज्जत पायो अचम्म लाग्छ केही नराखी एकाएक सबै बेचेर खायो अचम्म लाग्छ जसले देश बनाउने आश्वासन दिएको थियो जनताको अगाडि उसैले आज आएर यसरी देशी ब्यायो अचम्म लाग्छ अनुसार तिमल सिन्हाजी पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा मनको बाधलाई बाधन सिका पगले मनको बाधलाई बाधन सिका पगले नत्र भिजिने छ तिम्रो परेली आएको बाधलाई बाधन सिका पगले नो तिमी म हुँदा कसले पाएको छ सँगै जुन सधैँ नरुनु तिमी म हुँदा कसले पाएको छ सँगै जुन सधैँ अजम्बरी जन्मे को छैन बाध लाई बाधलाई न सिका पगले लाई बाधलाई न सिका पगले उदय सोताङजी र मनिला सोताङजीले भएको उदय सोताङजीले सङ्गीत भर्नुभएको शान्तेश प्रधानजीले भएको निकै नै मिठो गीत कहाँ बजियो कहाँ बजियो भन्ने तपाईँलाई लाग्यो भने रेडियो भिजनमा बजियो कार्यक्रम मुक्तक मालामा बजियो आजलाई भने श्रोता तपाईँहरूले मायाले स्नेहले पठाउनुभएका मिठा मिठा मुक्त खराबहरू सँगसँगै मिठा मिठा गीत सङ्गीत राख्ने क्रम यति मात्रै तपाईँहरूले पठाउनुभएका अझ धेरै मुक्त खरबहरू मसँग छन् सुरक्षित छन् अर्को अर्को पाला पक्कै जोड्नेछु हामी सँगै रहनुहोला कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माला at the rate gmail dot कममा तपाईँले मुक्त खराबहरू प्रतिक्रियाहरू पठाउन सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त खराबहरू प्रतिक्रियाहरू छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई सुटुक्का सम्झँदै म मदन भण्डारी जाँदा जाँदै अर्जुन सापकोटाजीले गाउनु लेख्नु भएको सङ्गीत भएको निकै नै मिठो गीत छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् नमस्कार शिवरात्रि आज किन लगाइन फुली आज किन लगाइनौ फुली मेरो याद होइन रै ठुली पानी परेको तिम्रो याद आयो र बेसी झरेको तिम्रो याद आयो र बेसी